श्रीगणेशाय नमः यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुनुवन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगः ध्यानावस्थिततद्गते मनसा पश्यन्ति योगिनो यस्यान्तं न विदुःसुरासुरगणा सुरगणा देवाय तस्मै नमः श्रीमच्चन्दनचर्चितोज्ज्वलबपु शुक्लाम्बरमल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् शोभिता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाधरा पुस्तकधरा रुद्राक्षमाला वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मोकं करोति वाचालम् पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामि नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो कस्तो मुनि प्रकारले तारकासुर दैत्यको वध भयो जब तारकासुर दैत्यको काटिएको शिर महादेवको हातमा पर्यो तब महादेवले तत्काल त्यसलाई डढाइकन भस्म पारिदिनुभयो हे मुनि अब के सुन्ने इच्छा छ भन्दा अगस्त मुल भन्दछन् हे कुमारजी यो विशाल कथा जो ताराकासुर दैत्यको थियो यसलाई बताउनका निमित्त धेरै विद्वानहरूसँग मैले प्रश्न राखेँ तर कसैले पनि मलाई यो स्पष्ट रूपमा बताउन सकेन तर हे प्रभु हजुरको यस मुखार बिन्दुबाट यस विराट कथाको पनि सार सुन्न पाए म धन्य रहेछु अब भगवान् श्री शिवका अन्य लीलाहरूको बारेमा सुन्न पाए मेरा यी दुवै कानहरू धन्य हुने थिए यति भनी दुवै हात जोडेर अगस्त मुनि बसिरहे रमाइलो स्थान जहाँ श्री कुमारजीले यी सब प्रसङ्ग बताउनु हुँदा लाग्दथ्यो कि त्यहाँ एक स्वर्गकै टुक्रा झरेको जस्तो छ अत्यन्त सुन्दर भयो रमाइलो वातावरण नजिकै बगिरहेको खोला चराको चिरबिराहट साँच्चै नै अगस्त्य मुनि अनि श्री कुमारजी बसिरहेका स्थान स्वर्गको टुका चाहिँ राम्रो थियो तब जब अगस्त्य मुनिले यो प्रश्न राख्दछन् कुमारजी आगे गर्नुहुन्छ हे अगस्त्य मुनि श्री शिवका अनेकन लीलाहरू भए केही लीलाले श्री पार्वतीलाई समेत अत्यन्त दुखी बनायो महादेव यस्ता प्रकारका लीला गर्न खुबै रुचाउनुहुन्छ प्रभुको यो लीला जुन प्रक्रिया अत्यन्त अपरम्पार छ उहाँ जे सोच्नुहुन्छ त्यो पुरा गरेरै छाड्नुहुन्छ एक दिन के भयो भने वन विहार गर्न मन लागेर शिवजी एउटा मृगको रूप धारण गरी श्लेष समान्तक वनमा अनेकन मृगहरूका साथ आनन्द गर्न जानुभयो यता पार्वतीले आफ्नो स्वामीलाई नदेखि अघि पनि मलाई यसै गरी दुःख दिनुभयो अहिले पनि कता जानुभयो भन्दै ध्यान दृष्टिले विचार गर्दा मृगहरू भएर बिहार गरिएको थाहा पाए आफू पनि बागमतीको किनारमा आई ठूलो कष्टले तपस्या गर्न लाग्नुभयो शिव पार्वती नहुनाले कैलाश शून्य भएको ब्रह्मादि देवताले थाहा पाए सकेसम्म सबै स्थानमा खोजे कहीँ पनि पाउन नसकेर हार मानि फर्कन लागेको बेलामा नदीको तटमा बसेर तपस्या गरिरहेकी पार्वतीलाई देखेर प्रणाम गरी विन्ती गरे हे माथा हजुर यहाँ तपस्या गरिरहनु भएको छ शिवजीको पत्तो छैन कैलाश शून्य हुनाले संसारै शून्य भए जस्तो छ अत हामी माथि दया गरी दुवैजना कैलाशमा सवारी होस् देवताहरूको प्रार्थना सुनेर पार्वती भन्नुहुन्छ हे अमरगढ हो श्रेष्मान्तक वनको नैऋत्य कोडमा ठुलो सरोवर छ शिवजी त्यहाँ तीन नेत्र एक सिंह भएको मृगको बथानमा सबैभन्दा ठुलो मृग रूप धारण गरी बस्नु भएको छ तिमीहरू त्यही छौ अनि दर्शन पाउल शिवजी यहाँ आउनुभएको हुनाले म पनि यहाँ आई स्वामीकै आराधना गरेर बसिरहेको छु पार्वतीको आज्ञा अनुसार सबै देवताहरू त्यहाँ गए अनि चारैतिर खोजी गर्दा धेरै बेरसम्म खोजी गरिरहे तापनि शिवजीको दर्शन भने पाउन सकेनन् तब स्तुति गरे अनि एउटा मृगको बथान देखियो त्यही बथानको माझमा पार्वतीले बताए चाहिँ अत्यन्त राम्रो मृगलाई परबाट देखेर बिन्ती गर्न थाले हे स्वर कैलाश शून्य भएको धेरै दिन भइसक्यो हामी अनाथ भएका देवगढमाथि कृपा गरेर दर्शन दिनुहोस् यसरी स्तुति गर्दै त्यस सुन्दर मृगको नजिकै देवगढहरू जान लागे देवताहरू आफूतिर आफूतिर आउन लागेको देखेर मृगरूप शिवजी उफ्री उफ्री भाग्न थाले जति जति ती देवगणहरू नजिक नजिक लाग्दथे मृग त्यति त्यति रमै रमै यताबाट उता उताबाट यता उफ्री उफ्रिकन नाच्दै नाच्दै दौडिरहन्थ्यो यो देखेर भगवान विष्णुले भन्नुभयो हे देवता हो स्तुति गरेर महादेव चैतन्य हुने भएनन् अथ अब चारैतिरबाट घेरा हालेर समातौँ श्री विष्णु भगवानको यो सल्लाह सबैलाई मन पर्यो र घेरा हालेर त्यो मृगलाई समाथे बडो कठिन काम थियो अनि बडो मेहनतका साथमा त्यो मृगलाई समाथे यसरी समात्दा विष्णु भगवानको जब हात पर्यो तब उहाँको हात मृगको सिंहको जरामा पर्यो अर्थात् श्री विष्णुको भगवान् जब मृगलाई समाउन जानुभयो त केवल मृगको त्यो सिंहको जरा विष्णु भगवानले समाथे माझमा ब्रह्माले र टुप्पामा इन्द्रले समाउन साथ मृग अन्तर ध्यान भयो सिंह तीन टुक्रा भएर तिनजनाको हातमा एक एक टुक्रा रह्यो अनि हामीले त्यो ठुलो अपराध गर्यौँ भने डराई डराई तिनजनाले शिवको स्तुति गरे अचम्मको परिस्थिति थियो देवगढहरूले नसोचेको कुरा भयो उनीहरूले सोचे चाहिँ जब मृग आफ्नो हात पर्दछ तब भगवान श्री शिव आफसे आफ उहाँको स्वरूप देखाउनुहुन्छ तर त्यसो नभए केवल सिंह मात्रै छोडेर मृग अन्तर्ध्यान भएको देखेर उनीहरूलाई ठुलो दुःख लाग्यो अनि हामीले यो अत्यन्त ठुलो अपराध गर्यौँ भगवान श्री शिवको लीलालाई हामीले के गर्यौँ यो पश्चाताप गर्न थाल्यौँ अनि तिनीहरूले भगवान श्री शिवको स्तुति प्रार्थना पनि गर्न थाले तब तिनको स्तुतिले प्रसन्न भएका शिवजीले ज्योति स्वरूप आफ्नो दर्शन दिनुभयो देवताहरूले प्रणाम गरेर आफ्नो बिन्ती आफ्नो सारा दुःख बिन्ती गरिसकेपछि महादेव आज्ञा गर्नुहुन्छ तिमीहरूको प्रार्थनाले म प्रसन्न भए वरदान माग अनि तिनै देवगणले बिन्ती गरे हे प्रभु हाम्रो कुनै अपराध होइन कैलाश शून्य भएको हुनाले यही कैलाश शून्य भएको अवस्थामा हाम्रो पनि सङ्कट नजिक आउन सक्ने हुनाले प्रभुलाई पुनः कैलाश फर्कनको लागि भनी हामी आज्ञा गर्न आएका थियौँ तर यहाँ यति ठुलो दुर्भाग्य भयो हे प्रभु हामीलाई क्षमा गरिदिनुहोस् हामीले ठुलो अपराध गऱ्यौँ त्यो अपराधलाई क्षमा गरी हामीलाई हातमा रहेको यो सिंहको टुक्रा कहाँ राखौँ आज्ञा गर्नुहोस् अनि शिवजी भन्नुहुन्छ हे देवता हो मेरो सिंह भाँचिएको अपराध तिमीहरूलाई लाग्दैन मैले तिमीहरूलाई क्षमा गर्दैन इन्द्रको हातको टुक्रा इन्द्रलोकमा विष्णुको हातको टुक्रा पातालमा र ब्रह्माको हातको मर्त्य मन्दरको नेपाल भूमिमा गोकर्ण नामक स्थानमा राख शिवजीको आज्ञा अनुसार सिंहलाई यथास्थानमा राखेर शिवजीलाई प्रणाम गरी उनीहरू आफ्ना आफ्ना आश्रममा गएपछि शिवजी पार्वतीका गई उनलाई लिएर कैलाशपुरीतर्फ लाग्नुभयो तत्पश्चात नेपाल भूमिको गोकर्णमा उहाँको सिंहको त्यो टुक्रा राखी ब्रह्माले धेरै कालसम्म नेपाल भूमिलाई अत्यन्त शक्तिशाली भूमिको रूपमा विकास गरी त्यहीबाट सृष्टिका केही क्रमहरू पनि चलाउनुभयो हे अगस्त्य मुनि राक्षस राज रावण अत्यन्त शिवभक्त थियो ऊ आफ्ना जीवनका महत्त्वपूर्ण दिनहरूमा केवल शिवको सल्लाह पाई मात्रै आफ्ना कर्महरू गर्दथ्यो एक दिन शिवजी भिष भाङ धतुराको नसाले चुर भएर बसिरहेको मौकामा ब्राह्मण आएर अनेक प्रकारले स्तुति गरी खुसी तुलायो र त्यही समयमा महादेवले भन्नुभयो हे राक्षस राज जे इच्छा छ माग म दिन्छु रावणले बिन्ती गर्यो हे प्रभु हजुरको कृपाले सबै पूर्ण छ केही पनि माग्ने इच्छा छैन फेरि शिवजीले भन्नुभयो एउटा के नमागी सुख पाउन्नस् माग मसँग केही माग बडो जबरजस्ती गर्नुभयो श्री महादेवले तब रावणले बिन्ती गर्यो हे भगवान मेरो इच्छा पूर्ण गर्ने विचार छ भने हजुरकी अत्यन्त मन परेकी पार्वती मलाई दिनुहोस् रावणको यस्तो प्रार्थना सुनि प्रसन्न भएका शिवले लौ त लैजा भनेर पार्वतीलाई जिम्मा लगाइदिनुभयो रावण पनि जगत जननी श्री पार्वती मातालाई बोकेर लङ्का जान भनी हिँड्यो यो समाचार वैकुण्ठमा विष्णु भगवानले थाहा पाएर मोहिनी रूप धारण गरी मायाले रावणलाई छोपेर बाटोमा भन्नुभयो यो एउटा अत्यन्त दुःखको प्रसङ्ग थियो श्री महादेवले जगत जननी पार्वतीलाई रावणको दैत्यराज रावणको हातमा लगेर दिनुभयो हल्ला खल्ला मचियो सारा लोकहरूमा सब गणहरू गुनगुनाउन थाले सबैलाई दुःख भयो कसै कसैले महादेवको यो स्वभावलाई समेत गाली गर्न थाले तब रावण हिँड्ने नजिकैको बाटोमा श्री विष्णु मोहनी रूप धारण गरी बस्नुभयो जब रावण त्यहाँ आइपुग्यो अनि भन्नुभयो ए महाशय तिमी को हौ कहाँबाट आएका छौ यी बोकेर ल्याए कि को हुन यिनलाई कहाँ लैजान लागेको तब रावणले भन्यो म रङ्काको राजा रावण हुँ शिवजी प्रसन्न भएर पार्वती मलाई दिनुभयो र म लिएर आफ्नो घर जान लागेको हुँ रावणको कुरा सुनि मोहिनी रूप विष्णु भगवानले हाँसेर भन्नुभयो हे रावण तिमी वीर पुरुष र लङ्काको राजा भएर पनि जसले जे भन्यो उही पत्याउँदा रहेछौ फेरि शिवजीले तिमीलाई मायाकी पार्वती दिएर झुक्क्याउनु भएछ कसैले देखे भने तिमीलाई के भन्नेछन् यस कुराको झन् आश्चर्य हुन्छ बरु शिवजीकी प्रेतमा साँच्चीकै पार्वती लैजान मन भए आफू बसेको आसन मुनि लुकाइरहेको पार्वतीलाई दिनुहोस् भनेर माग विष्णु भगवानको माया जालमा परेको ब्राह्मणले त्यो कुरा पत्याएर पार्वतीलाई त्यहीँ छोडी कैलाशतर्फ लाग्यो अनि विष्णुले पार्वतीलाई वैकुण्ठ लगि आदरका साथमा राख्यो रावण चाहिँ कैलाश पुगेर शिवजीसँग बिन्ती गर्न थाल्यो ए शिव हजुरले त मलाई माया कि पार्वती दिएर भएछ त्यसलाई मैले बाटैमै फालिदिएँ अब हजुरलाई दिने इच्छा छ भने आफ्नो आसन मुनि कि पार्वती मलाई बक्सियोस् यति सुनेपछि शिवजीले ध्यान दृष्टिले विचार गरेर सारा स्थिति थाहा पाएपछि आसन मुनिबाट एउटी मायाकी स्त्री बनाएर लौ लैजा भनेर दिनुभयो तिनै मायाकी स्त्री लिएर लङ्कातर्फ रावण लाग्यो यता विष्णु भगवान्ले पार्वतीलाई कैलाशमा पुर्याइदिनु भयो हे अगस्त्य मुनि भगवान् श्री शिवको यस्ता प्रकारका धेरै लीला कृत्यहरू छन् अब हिँड्दा अचम्म लाग्छ सुन्दा अचम्म लाग्छ तर पनि महादेवको स्वभाव यस्तै नै हो उहाँ जति दानी कोही छैन र कहिलेकाहीँ यस्तो अप्ठ्यारो काम पनि गरिदिनुहुन्छ कि जसले सारा गणहरूलाई अप्ठ्यारोमा पारिदिन्छ दिगम्बर श्री महादेवको चाला नै यस्तो छ न त उहाँलाई कसैले रोकेर रोक्न सक्दछ न त उहाँ कहिले यस्तो काम गरिदिनुहुन्छ जसले अप्ठ्यारोको स्थिति नपारिदियोस् फेरि एक दिन हे मुनि शिवजी पार्वतीलाई भनेर मान सरोवरमा राजहंस भनेर जल क्रीडा गर्न जानुभएको थियो उदा अन्तपुरमा वीर जालन्धर आफ्नो पतिव्रता स्थितिसँग ठट्टा गर्दा गर्दै उच्च स्वरले हाँस्यो अनि वृन्दाले किन हाँस्नुभयो भनेर पतिलाई सोधि जालन्दले भन्यो संसारका स्त्रीहरूमा तिमीलाई सबैभन्दा राम्री जानेर रा, आफ्नो अहभाग्य ठानेर हाँसेकी छु अनि वृन्दाले भने हे नाथ महादेवकी पत्नी पार्वतीको सामुने त म के राम्री छु र तिनीलाई देख्न पाए सन् हजुरको के स्थिति हुने थियो म त भन्नै सक्दिनँ आफ्नै पत्नी वृन्दाको यति कुरा सुनेर जालन्धरले उसफै पार्वतीलाई छल्न जान्छु भनी मायाद्वारा शिवजीको रूप धारण गरेर कैलाश पुग्यो शिवजी नै पाल्नुभयो भने पार्वती उठेर सुवर्णको कमण्डोले पाउ धुन भने आउनुभयो तर पार्वतीलाई देख्न साथ जालन्धर मुर्छा परेर ढल्यो त्यो देखेर पार्वतीले ध्यान दृष्टिले विचार गर्दा पापिष्ट जालन्धर छल गर्न भनी आएछ भनी बुझी आफ्ना गणहरूलाई भित्र कसैलाई पनि छिर नदिनु भनेर पाली राखी आफूभित्र गएर विष्णु भगवानको आराधनामा लाग्नुभयो भगवान विष्णु तुरुन्त आएर हे पार्वती मलाई किन सम्झनु भयो भन्नुभयो अनि पार्वती भन्नुहुन्छ हे मुरारी महादेव जल क्रीडा गर्न मानसरोवरमा भएको छ यही मौका पाएर पाविष्ट जालन्धरले शिवजीको रूप धारण गरेर यहाँ आयो म शिवजी ठानेर पाउँदैन गएँ कि त मलाई देख्न साथ मुर्छा पर्यो अनि मैले हजुरको हजुरलाई मैले त्यस चाल थाहा पाएर बोलाइदिएँ अब जे गर्नुपर्छ त्यही गर्नु पर्यो अनि विष्णु भगवान् भन्नुहुन्छ हे जगत जननी हजुरमाथि पाप चिचाउ चिताउने त्यस जालन्दरकी स्त्री वृन्दाको सत्य अवश्य म नाश गर्नेछु हजुरले त्यसमा चिन्ता लिनु पर्दैन अब म गई शिवजीलाई शीघ्र यहाँ पठाइदिनेछु यति भनेर विष्णु भगवान गरुडमा चढेर वायु गतिले मान सरोवरतर्फ लाग्नुभयो इति श्री स्कन्द पुराणे केदारखण्डे महात्मे कुमार अगस्त्य सम्वादे श्री स्वस्तानी परमेश्वर व्रतकथानाम विष्णु मान सरोवर गमन नाम तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र प्रसङ्गः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वानुसृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत् मनुष्यको मनमा सन्तोष हुनु स्वर्ग प्राप्ति भन्दा पनि ठुलो हुन्छ सन्तोष नै सबैभन्दा ठुलो सुख हो सन्तोष यदि मनमा परिपूर्ण भयो भने त्यसभन्दा ठुलो कुरा संसारमा केही हुँदैन स्रोत महाभारत शान्ति पर्व तत्प्रणमामि सदा शिवलिङ्गम् धर्म अर्थ काम मोक्ष यी चारै पुरुषार्थका साधन शरीर नै हो अत शरीरको सधैँ रक्षा गर्नुपर्छ रोगहरू मुख्यत पाप कर्मकै परिणाम हुन् तसर्थ सत्कर्म गर जाति चम्पक बिल्व पत्र रचितम् पुष्पं च धूपं तथा मातृदेवो निज व्यक्तिको संगत गर्नाले मनुष्यको बुद्धि नष्ट हुन्छ मध्यम कोटिका व्यक्तिहरूको संगतले बुद्धि मध्यम स्तरको हुन्छ उत्तम गुणका व्यक्तिहरूसँगको सङ्गतले व्यक्तिले श्रेष्ठता प्राप्त गर्दछ स्रोत महाभारत वन पर्व जगत को दुख हरता सुख करता जगत को आशिष पाऊं भने आशिष पाऊं आशिष पाऊं ভোলা नेत्र खुल त्रिनेत्र खुल प्रभु नेत्र खुल माया मोहमा छु पाप हरा जगत को